नेपाल भाषा या छगु नुगु ज्याझो रेडियो उपत्यका चेनस फुतिखु मेगा हर्जे ज्याझो लख तलाक चिपिन थाबाय बसिका चिपिन थासे वया चिपिन साले नाप थरे यो पिन्ड मिने देसा फैगु छगु नु कठाय ज्याझो जि बिगिन चिपिन हने डाउगेगु जि हरेक शनिबार निनेसिया पेटा इनिसे न्याटा इ तक नेनेगु लोमंका दिमते ज्याझो लख तलाक Jujulupa samdani di sanchar radio pateka chena sa futikhu mega harjin chana tipi sakla sakla hane babi bhaju me jupinta dunugla nisen lasku sena chana gujula thugu jajo lakhata lakasa lakla ka jajo chikpin sa nyable radio pateka chena sa futikhu mega harja tarange शनिबार पट्टिका निने शेपेटा इया बुखन लिपा हना छकले सकया हरेक बुधबार निने शेपेटा इया बुखन लिपा रेडियो पट्टिका चेना सा फुटिकु मेगाहर्ज तरंग मार्फत निना चोना दिगु ज्याजो खट ज्याजो लाखटा लाका जिखा सिकपिन ज्या यहाँका मे बिगेन टुलादर अर ठुगु ज्याजो लखटा लाका कक्षिक पिसा ठाउँ जिम्ट रेडियो उपत्यका च्यानल सभापतिको मेघाहार या बेबे बेबेजाचङको सामाजिक सञ्जाल रेडियो उपत्यका फेसबुक पेज मार्फत जिम्ट प्रत्यक्ष रूपे निराचरण दिएको छ अवश्य नै ज्याजो लक्टनाको ढाँचा छ विभिन्न ठाँसी लक्टनाका विभिन्न ठाबा गतिविधि विभिन्न सङ्घ संस्था लक्टनाका विभिन्न सङ्घ संस्था मसिका विभिन्न ज्याजोहरूले लक्टनाका उगु ज्याजो या नाप सम्बन्धित सिक्पिङ नेबेको कुटा एना ठोकु ज्याजो चिस यहाँका चुनावको छ फेजोले ठाउँ छ मिग शुक्रबार ठाउँ शनिबार निरुयङ्क गु यहाँको तालिम अथवा युवा पत्रिका दबुया तालिम विभाग कोसाक गोगु अनलाइन पत्रिका टेलिभिजन रेडियो नाप समाचार संकलन सम्प्रेषण उगु फुक विषय टक्काया गु ट्रेनिङ बिगुडु उगु ट्रेनिङ लकलाका उगु तालिम विभाग संयोजक नाप ट्रेनिङ नाप आबद्ध जुपे मन्द नाप खलबले कुटयना कुटायना एले तामाकार समाज जुगु ठुगु ज्याजो या गतिविधि छिकपिनिङ हने तेगु आज कया ठुगु ज्याजो छिकपिनिङ हने तामाकार समाज भवने चुना ठु ज्याजो न्याका चुना गुजुला ठु ज्याजो नाप सम्बन्धित जुया खलबले जुगु कुटा ठोमे ज्याजो लकलाका मार्फत छिकपिनिङ हने खै चिन्न खोजिला जासे जेसिन मि जेसु सुभार म यापा उने छपु निपु सुंगु अले लोगो हागु मे अले जि थमे सकला निवा पत्रिका दबुया तालिम विभाग या डिजोपी संयोजक भाजु पिंट वेक अप छ एनआईडी को जाय त सरहाना यासे निसे तामाका समाज गोठु उठाय बिया ग्वालेन दि त तामाका समाज जतन एक क कुसुबा देसे से तुगु जाजो त निपु सुंगु लोगो हागु मे सकसित देसन चिन्न खोजिला जाजो लकटा सन्जुलिक चोनि जकदासा छन्ता सोसो मिले जगता सा तो मन झंगा बोथे बोइगो स्वाथे होइगो छन्ता न थे हे जुला रे मैं जो छंगुल कचोले जगता सा छन्ता सोसो मिले जगता सा तो मन झंगा बोथे बोइगो स्वाथे होइगो कहता थे झूला रे मैं झूला हातमा जिता छ मोर तो मन छलु मन खोइगु हिमी चाहिगु छता न जिता थे पुष्टुङ्गोले लोगो हागे मेडंगा हाना चका चिक्न लस्कु सेना चुनाको जुला लाखटा लाख ज्याजो छ तिखा चिक्न जे यहाँका मे बिगेन चुलादर नक्टिने चका चिक्न छ रेडियो केन्यन देउ खसा न्युवा पत्रकार स्थित दबुया तालिम विभाग कोसले जुगु पत्रकारिता तालिम विषय टकया निनुयंक तालिम मे लाखटा लाख उगु ज्याजो या गतिविधि चिक्न खने तेगु कुटयना रोइ ज्याजो जुना जिक्न खने वचिन बुजुला न्युवा पत्रकार तेगु राष्ट्रिय संगठन न्युवा पत्रकार स्थित दबुया तालिम विभाग कोसले जुगु अनलाइन पत्रकारिता समाचार सम्प्रेषण समाचार लेखन व समाचार तिति गोने त काखाना गु नियनक चो न्याकीगु कुटायना जीएलए वया तगुया झो न्याक चिनगुतिर थ्व झोले त तालिम गु कुटयाता तालिमया मु आज सुक ठ तालिम सुनासुना बुटिका आउटले दु फुगु गतिविधिया निनकनु यागु ति तालिम विभागया संयोजक भाजु सुरेशवीर बयचार्य लिसे खन जिगु हने वइ चुना टीम म व्यक्ति दु खरा थिन नप ತಾಸ ಸುರಜ್ಬೀರ್ ಬಜಜಾ ನಪ ಜಾನಗು ಖಲಬಲ ಥೌಯ ಜಾಜೋ ಲಕಟ ಲಕಸ ಡಾइ डकला पछि लस्को सेना जना ज्याजो लकट लकस एकेको सुभा तालिम ज्ञान चोङडु तालिम गुकठा ज्ञान चोङडु छिगु नेवा पत्रकार राष्ट्रिय दबुया तालिम विभाग गुकथम बिचाइन गुख गुकथम गोसा गोया ले गोसा गोया गुगु कथै प्रभाव तो तालिमे दै दैको बिचाइन ख उखथया हे तालिम तो जुगु दु जुया चोङगु दु मिगया दिया खलाउ त्यो खस मिया जिस धर्मेन्द्र झापाखे समाचार संकलन लेखन या विषय समाचार दैगु छोगा दैगु विषय जिस यहाँ होइन अहिले beka या meo छौ क्लास de tho samachari kone विषय न अहिले ale दिउ चिउनेमा त्यो छौ अभ्यास को ख अभ्यास चाहिँ अनलाइन पत्रिका गो अनुभव ज्या सँग दु अनलाइन पत्रिका अथवा अनलाइन पत्रकारिता यो विषय हैन त्यसमा थुगु विषय थो कथा सल ब्याकी माला मेमे पिंके दुगु ज्ञान जेसँग सँग क्यामरा दिएको मति अजागु विचार आफ्नो वया छौँ ख ओले आफ्नो नेवा पत्रकार आश्रय दुबया थुगु तालिम विभाग अनलाइन पत्रिका विषय अनलाइन पत्रकारिता विषय धामला अनलाइन पत्रकारिता विषय थुकु तालिम गोसा गुया गुफा गोसा गुया कथा जयागु इले या सन्तुष्टि थुकु इले अनुभव ज्या छंगु दु त मु आज चुक तालिम बियो गा चाहिँ गुगु तालिम बिउ तालिम बिहा वेक अप नस छिमिया गु कि तालिमे नामे तालिम बिगु बिकु दखले नापाला निवा पत्रकार आसे दो गुया छु छु आधार यु खलाउ खसा तकले नापांगु आधार कथा है निवा पत्रकार आसे दबु गुया प्रत्येक पत्रकार नै अन्तत हामीले नेवा पत्रकार पनि सक्षम जुइमा एकदमै सशक्त जुइमा एकदमै प्रभावकारी जुइमा वे कपिनीको ज्यादै गए खत उसले ख पत्रकार दुब्लिङको सागुको दिएको झ्याप्ले न तालिम विभाग यो खनाबले झि को कथा मेपिसिमे भेटिन्छ घ्यानलाई को कथा मेपी सिमे झिको जिया अझ भाँडालाई को कथा मेपी सिमे छि छ या गुज्या पाइ को कथा मेपिसिमे प्रगतिले झि भेट अफ मेहनत यहाँ भिडियो पनि हाउने फै मेपी सिमेँ को कथा मेहनत ओ या गुगु चिको कुता दैया छु मा दाइको खे आफ्नो ज्ञान नमाल गति थौ या ट्रेन सुख अनलाइन अनलाइन छोख थौ गने त्यति अनलाइन पाखेँ यहाँ छौँ गुज्या छोख थ्या आफ्नो तालिम त मा तालिम माओ हे गएर संसार माध्यम या पाखें छेगुपरि क्रियाशीलता चिसायना सोज्या नापसिमे प्रभावकारी या तख उले ख उखन या प्रभावकारिता या आशा नाथोको तालिम या नाचना उखल थोसिमेन टु राइटिङ प्रभावकारिता कलन दिल तर तालिम चाहिँ गहन विषय दुर गठिक समाचार सङ्कलन लेखन समाचार कोन पत्रकारिता टेलिभिजन गहन विषय निरयङको तालिम बिहा चाहिँ गुजिस सक्षम याको ख उगुल्टोको जोला जोमा लाग्छ ठुला वर्षौँ बसा त बिना चाहिपट्टि विषय मखो छ्यारा छ थो अभ्यास नजुया चुनियो जुल व्यवहार नजुस अनुभव नाचुनियो जुल उसले हँ निरन्तर प्रयास निरन्तर अभ्यास हो निरन्तर अध्ययन जुया छन् माकुला विषय जुया होला तर घुम्ने गुले घेजिरहेको छ अनुभवी पनि व्यक्ति पनि वेकपिनीको अनुभव नि वेकपिन्छ यहाँ दिएको ज्यालिस यस्तो तैले त मदै कम मगाएको ज्ञान क्या गुने थिएँ थो यिन पर्याप्त धाम हो तर तसको महत्त्वपूर्ण जुइफु कोही ha थो iya to ke di tana ina pe यहाँको तालिमे ठाउँ लिपाङ दिन्छु ल यहाँको तालिमे चाहिँ अब चाहिँ पत्रकारिता क्षेत्र लगे जुपिन कि अथवा नुपी इच्छुक डुपी फाजुमी जुपिन चाहिँ चाहिदिएको नुपी पस्मी अप खाना अथवा हामीले नेवा पत्रकार सेदो बोल्ने थोगो तालिने घोषणा गएको जुल तालिम बा पाक्ने थो विभाग घोषणा यहाँले डक्ले तरङ्गु घोषणा सोच्छु खस्छु पत्रकारिता पनि त चाहिँ बिगु ख के अथवा नुपिन त चाहिँ अनलाइनै खला खसा व्यावसायिक अथवा जैना चोपी दस ज्यू दयु खत अहिले मेरो समाचार सङ्कलन लेखन कोणे विषय दिउ खस ओके नोपिन जिउ पुलापी जिउ यो खत अनलाइन न तक्लै नापाउँको प्राथमिकता खलाउ खस नेवा पत्रकार दुजपी अहिले प्रत्येक शाखा सहभागिता तेमा घाना चिज तयार को सहभागिता आशा याना चिज इना पना याना ओ सहभागिता अले ओ म मजु लेख आ तालिम दुल आवश्यकता फ खत सुया गुने ते आवश्यक छ कलम प्रतिक्रिया दिएको ख अटो नुनु पिन्छ बटिकाको दु वेकअप चाहिँ ठुको तालिम म चाहिँ गुल्टोको ज्ञान हासिल आफै ठुनिनेको तालिम म चाहिँ वेकअप पत्रकारिता जुको नपु चाहिँ गुल्टोको चा मचा आफ्नो गुल्टोको सम्भावना टु थोरै सेसपछि सोचना छ स्वाय अहिले अब आवाने नेवा पत्रकार राष्ट्र दुई दुजा तिन सेस नेवा पत्रकार राष्ट्र दुबै थुगो अभियान सत्यपि वेकअप आफ्नो अथवा मुङ्गु दु नोपी पास मुन मुना नोपी पास पनि मुङ्गु थियो न मती मलुगु ख छ मुनि मखु मति लुया मुगु ख छौ आशा भयो नि नेपाल भाषा खेले भ्या नेवातेगु नेति चुइपिनी गुले आफै माला अहिले गु माइके भ्या ऊ बाँच्ने गुणस्तरमा दे माला दैगु ख त उसले ख फुसपी बुझ्या अले सुयागु नीति थोइले छगु कथा लुखा चाहिँ बुझा थोको तालिमा यामा धैगो जिमे आशेका ख जिमेको मनोतना व ख अले बोल्या ख जुइमा थन लिपा थो तालिम बोतीका या दिपिनीको प्रभावकारी न समाज अनुभव याफेमा थो आशिका याफे भित्र नै समाचार सङ्कलन लेखन समाचार कोन गु धर्मेन्द्र जा हेरी ऊ खोले त ऊ त हेऱ्यो मुख्य कारण चाहिँ वेक एकदमै अनुभवी अहिले अन छिसन ठोसिबे पनि तालिम नोली नेवा छिए अग्रज पनि नापन छिसन यो कुछ सेका युवा पत्रकार र म घरि ठुस ठुठो क्षेत्र सक्षम पि वेक अपि मर्या चाहिँ मेबी हेमाउ कारण छु अथे न थाहा मज्यो अब सक्षम असक्षम यो खनामक त तर छौछुरी छ जे नेवा त छिसै नाच्नु ज्या अहिले छि नापस्नु मेबी सही नाच्नु ज्या गरेको हो न सिकेमा सङ्गत तसां अनुभव अनुभवजी कथे अनलाइन उखेन आथौँ युवराज गौतम जुला वेक इमेज खबर डट कम अले अन केपी ढुङ्गाना जुला वेक नागरिक न्युज डट कम जुला वेक फिन नेवा त मे पिन स गेना जाइरा छ मे पनि अभ्यास सुदो वो विषयमा ज्ञान क्या नीति जेसा खास न पनि लिसेन छौ संगत अफैमा द घान थो यानो खता धर्मेन्द्र झाय विषय खला खसला वेक युले गो अनुभव वेक यो अनुभव पत्रकार महासङ्घीय नेतृत्व हिँड दिगो छौ अलग पार्ट नदु बाहेक वेक अध्ययन लिसेन्स टु एक्टिभ जर्नलिजम या विषय बेकना यहाँ अध्ययन हो भने त्यसका महत्त्वपूर्ण त यो थुगो इले खन जुया छौँ ज्या उगो विषय त नपा क गाना थुगो इले चाहिँ छ मेबी लिसिन सङ्गत जुमा गाना थुक ल्याएको ख अब रेडियो नीतिलाई नेवा भाषा या कोसिस छैन तर नेवा नेवा थुपी जेको मखु मेपी न धुल्या ख ओ भ्यान्युली लगा छना यामा अवस्थामा जुन टेलिभिजन लागि नेपाल टेलिभिजन या गजोर्धन राई भएको तालिम बिहा दिएको ख उसले ख सङ्गतका लागि थोको कथ ज्याजु यासुङको थ्यामाली छि दिउला छिए जुल नेवा त दिउला झ्याप्ले छिना दया दोजुल तर मी गर्न जाइनाछु मी पिङ गन्थे नाच्न मी पिसँग छुइनाछु उन सिकेमा वेकअपिङको अनुभव चाहिँ लवकाको ठन ठुको टालीमेटो भएको मलाई लवयरका शब्दलाई मधाए तर वेकअपिङको अनुभव अहिले वेकअपिङ लेखे छन वेकअपिङसँग छुइना छन वेकअपिनीको ज्यायापट्टि वा शैली वेकअपिङको ज्याया स्तर गर्ने थिएन ऊ एकदमै सिकेमा छ र चाहिँ नेवा त नेवा त खेलेर अतिक सक्रिय जुएको नि तर नेवा खेल्न त्याउना त्यही बेला यामा लाग्छ त्यो त अझ पनि ऊ थाकुको भयो या त कमे यहाँ त न थुको त यहाँ सङ्गत डेमा त यहाँ ख न तालिम बसाएको यहाँ ख प्रसङ्ग भट्टी चाहिँ हिले यहाँबाट दबु र काचिसँग गठन जुगुटु इकेछि नुकुन ज्यादि नाप तालिम विभाग संयोजक जुगु ल्याख न गोगुठन ठाउँ टु तालिम विभाग नि सुनेगु ज्या सोच वल सुजुक ठाउँ ऊ इले विचार जुक व ऊ इले विचार याना गु नि सुगु तालिम विभाग ऊको ठाउँ ज्या आफू अवस्था दुकिम तालिम विभाग त्यो त छ महत्त्वपूर्ण सादा छ तालिम दयो आधार ख गति जुसँग थुकी खल्ना छना तालिमले गुण परे ज्ञान ಜ್ಞಾನ್ ಬಡೇಸಿ उसले ಹ जिम्मेवारी खाएको त्यो खसाना तस्क तर तालिम विभागमा त्यति तालिमलाई याना या चंगु झुलो गति के अनि त्यो मुद्दा सुधाइको विषय निसिक या थुक या आफ्नो सिप विकास विपरीत तालिम सम पत्रकारिता देमागु मेमेगु तालिम याना या चंगु निरन्तर जुल सक्रियता इले ह खसा पत्रकार दबु तसँग सक्रिय संस्था खर्गा थ्या छि छ आफ्नो ज्याजो जुया चंगु दु तालिम न निरन्तर जुया चंगु दु अले तालिम यस्तो मेउ छ जिम उद्देश्य त हो रेडियो ज्याजो टेलिभिजन ज्याजो अहिले पत्र पत्रिका बाजियो अनलाइन पाखिएन नेपाल भाषा गहिना सेन्यु छ्यारा छ नेवा पत्रकार राष्ट्रिय दुबुया कक्षा कफया लिसे म सबै निमाते सङ्ख्यान दया बोला अलिक बोले भ्या भ्यासेनी मा धैगु खन आफ्नो वया छौँ ल्याख भ्यासेनी ज्याजो छौ या ऊ ज्याजो छौ छ यहाँ किनकि म फ्या छन आज जिना पासा सुरज व्यञ्जन दु पासा विज्ञान तुला दु पासा राजेन्द्र साक्य दु अलिक पासा रचना श्रेष्ठ दु जीवी यहाँ म अतिका सक्रिय ज्ञान न्याउना छौँ तर जिमीको लक्ष्य रह्यो नेपाल भाषा गहिना सिन्यो खला पत्रकारिता थापा तापाफु तर हान चाहिँ पत्रकारिता ए मार्फत छुन पिथुनेको चिगो सामग्री भयो बुनि बुनिउ नीति भए चुयु नीति भए निनिगु नीति भए माल भए त महत्त्वपूर्ण ज्या न गणगण मरु सुसु पास्मिकृत अथवा गुगु थासे भ्यासेनिमादै दै अन मुनिति व्यक्ति उपस्थित जुन्वाक छिके दुगु माध्यमे पाखे भ्यासेनी कार्यक्रम देखियो दयो छौ जिमु लक्ष्य लक्ष्य छ पछ तिसि दायक बिचा याना छोचोन ज्या मु फ्याचो अवस्था लक्ष्य गु छिन न दिल जिसा गु तो खनो गुम हगस रेडियो मार्फत गु रेडियो ज्याज वट रेडियो नादक देखा निगु भाइ यु चाहिँ नेपाल भाषा सिनिगु न्यापटका से डब्ल्यू आबड जुपि न्युवाटेटना ठगु भाइ सिनिगु जिसा उइले खनो गुम हगस उ नै दिशा म नपुग्ने संयोजक जुलिया खन अफरोड बाधा गर्न गएको ठाउँ छ मेरो झ्याजो चाहिँ थोत गरेको तालिम यो खनाइदो निनो तालिम जो निनो एकदमै चिसो मेहनत त्यहाँ निनो दियो तालिम जो निनो बाहेक न तालिम नीति व्यवस्थापन नीति चिसो मेहनत त्यहाँ मेहनत दियो छवाजी छलाजी लक्ष्यजी मेहनतले सेस्नु रिजल्ट नभई त सफल जुल भए असफल जुल त हुन होला तालिम काइपि थगु ल्याउने तालिम बी बिपि थगु ल्याउने नेवा पत्रकार राष्ट्रिय दुबु हाक्न मेगु ज्यासो ज्याजो गोसाको हाक्न सक्रियजी भाषा सासे न्युपट्टि अहिले रेडियो कार्यक्रममा निरन्तर रूपमा यामागु ज्याय विषय खलाबले पनि चाहिँ पा थोकिए नि त्यहीँ स्रोत न निरन्तर जुइमाल ज्याइ पनि पनि निरन्तर रूपमा उलिए इबी उलिए मेहनत यातायात पनि जुइमाल उसले आफ्नो थोकै व्यवस्था पनि नि त्यहीँ हत्या यो कुदो च्यालेन्ज यो कुदो अरू ज्यान थुगु झ्याकी झ्याँकी नीति पनि चाहिँ पनाउँ ख कति खसान जो तालिम विभागीय खला दुई खसा एकदमै मेहनत पनि पनि दो थुगु ज्या जुइमाल जुइमाल जुइमाल धाइपी पनि दो उसले आफ्नो आत्मविश्वास दु तर निरन्तर जुइमा निरन्तर निरन्तर दुई एक महिना निरन्तर मगा गर्दा दुई महिना निरन्तर जुयामा गर्दा तिन महिना जुयामा गर्दा खास सेनी उसले आख दस मिनट कार्यक्रम जिक देखियो खास दस मिनट सामग्री चाहिँ तयारी आएको खास निरन्तर रूपमा पनि माली धोएको दुःखको प्लान एपले तसमा तरौँ सक्सिन यो पनि लिएन त्यहाँमा यो को बिमा थियो ज्याजु यो ज्या थो ज्याबडी चाहिँ लिउला टार्गेट वो लक्ष्य हेर्दै खस थो एकदमै महत्त्वपूर्ण एकदमै महत्त्व बिहा त्यो ज्या खाबी योजना छुट्यो तालिम विभाग थुक त थिए तालिमलाई जोया पनि हामी उयो चाहिँ थुमा धुने समस्या पनि पासमी भ्या छ तापना छोपि पासमी थुक्त मुनिको ज्याला जोया छोङ सोनिग सोनि गिनेन निमा पत्रकार त्योप्रति क्षमता विकास यामाल अझ अप्पक माल अहिले सोनिगै पनि तेल त्यसले सही खोजि खोजी फु भए हे मिमी समुदाय पि पासमी गएको पनि छैन चुनाधिको उको अनुभव विशेष वेकपिन यहाँ दिगु ज्याया शैली व ज्ञान क्यामालो दैगु मिमीको जिल्ला पाखेन व चौपति इनापख उगो इनापख कथं थिथि जिल्ला वनि ज्याजु व बाहेक सोनिगले दुने थजागु तालिमलाई निरन्तर जुया छुनि यकको सुबाद ब्याजना थन व्यस्त जुगु इना ज्याजु लखना लाके नुवा नुव ख पंगद लेको सुबाद छित यकको सुबा 투구일에 럭탕락 ज्याजो चुना दिमा सुभाद्य नसुभा छ अलसे चुना दिगु दु नेपाल भाषा ज्याजो नेपाल भाषा ज्याजो त गुगु ज्याजो न्यागामी पिन सयाना सोंगु दु अति कम आइना न्याना दिस नेमा पत्रकार राष्ट्रिय दुबु प्रत्येक गतिविधि या त सत्य क सोया दिस उगु ज्या तिब बिया दिस हपा बिया दिस ग्वाली बिया दिस थ्वे नापया सेत नकेको सुभा होइन सरजी किन टोलाएर बस्नु भएको नि के हुनु एउटा सेमिनारको लागि कोट सिलाउन दिएको सबै बिगारिदिएछन् हेर्नुहोस् त ल सर पनि जहाँ पाए त्यही सिलाएपछि त्यस्तो हुन्न त उच्च स्तरीय कपडाको साथमा गुणस्तरीय सिलाइ र सेवामा सदैव समर्पित बाग बजार तथा कपन स्थित पर्फेक्ट फिट टेलरिङमा पो जानुपर्छ त कहाँ कहाँ रे कहाँ हुनु नि पर्फेक्ट फिट टेलरिङ बाग बजार शाखा कपनमा पनि छ हजुर हामी कहाँ विभिन्न किसिमका स्वदेशी तथा विदेशी कपडा पाउनुका साथै अटर बमोजिम सुट पाइन्ट अफिस युनिफर्म युनिफर्म स्कुल तथा कलेजका ड्रेसहरू सुपथ मूल्यमा सिलाइनुका साथै रेडिमेड पनि पाइन्छ सम्पर्क बाग बजार मुख्य कार्यालय चार बाइस बयासी पन्ध्र कपन छ शाखा कार्यालय चार एकासी बत्तिस तेइस पर्फेक्ट फिट टेलरिङ फर पर्सनालिटी त बजाको डिबा ढुङ्गा हानाजका चिकमन लस्कु सेना चुनको जुल ज्याजो लखटा लाकस सिपि सिपिजा न्याकामे बिगेन टुलादर त ठौ ज्याजो लखटा लाकले दिस तामनाकार समाजे निनयंक न्याना चुंगु पत्रकार र तालिम समाचार संकलन लेखन समाचार या विभिन्न कोण रेडियो पत्रिका टेलिभिजन नाप अनलाइन पत्रकारिता ठौगुने गुइ ल न्याकी मारेगु आजुकाया नेवा पत्रकार डब्बु या तालिम विभाग गोसा गुगु उगु ज्याजो लखटा लाका उगु ज्याजो विभिन्न व्यक्ति नाप खनबला झोले ठौ दिस गु न्याना चुंगु नापाङ खुसी गु म्या शुक्रबार तालिम ह्याट उटालीमे समाचार संकलन व लेखन विषय तयागु नेपाल पत्रकार पूर्व नाय धर्मेन्द्र झा नुगु वेकन हेपुसुङ नुव खटैरिल र वेकन प्रचार पनि गु ठगु नुवा खटैल वेकै अनुभव नाप पत्रकारिता क्षेत्र ठिटी विषय तया वेकन पछुपट्टि चाहिँ खलबला याको कुटा याना धर्मेन्द्र झा नापछि खलबला याक तिनोज वेक गैर भाषी जुग्ने नेपाल भाषा वेकन खला मफुक हिसाब वेकन पछि गैर भाषा खला नसुन सबै न पहिला यहाँलाई स्वागत गर्न चाहे कार्यक्रम लक्टलाकामा धन्यवाद नेपाल पत्रकार दबुले दुई दिने समाचार लेखन सङ्कलन र समाचारका विभिन्न आयामलाई लिएर जुन कोणहरूको विश्लेषणात्मक तपाईँले जुन आज ट्रेनिङ दिनुभयो त्यो ट्रेनिङको अनुभव नि त्यहाँबाट सुरु गर्नु क्षेत्रमा नि राम्रो अनुभव हो र यो समुदायसँग यसरी पुरा समय बिताएर यस तरिकाले काम गरेको पहिलो अनुभव हो यद्यपि यो समुदायसँग मैले विभिन्न तरिकाले विभिन्न ढङ्गमा विभिन्न समयमा काम गरिरहेको छु त्यो पनि पत्रकारिता तालिमकै सन्दर्भमा चाहिँ मेरो पहिलो अनुभव हो र मलाई के लागेको छ भनेदेखि सहभागीहरू अत्यन्तै जिज्ञासु हुनुहुन्छ सहभागीहरू केही सिकौँ केही गरौँ भन्ने चाहना उहाँमा तीव्र छ र तालिमका सहभागीहरूको जो एज फ्याक्टर हामीले हेऱ्यौँ र स्तरको कुरा हामीले हेऱ्यौँ भने विभिन्न स्तरका हुनुहुन्छ विभिन्न एज फ्याक्टर विभिन्न एजकाहरू हुनुहुन्छ सहभागी त कस्तो हुनुहुन्छ भन्दाखेरि उहाँले पत्रकारिता गर्नुहुन्न उहाँले पत्रकारिता गर्न सक्नुहुन्न होला भोलिका दिनमा गएर त्यही पनि एउटा महत्त्वपूर्ण कुरो के छ भन्दाखेरि त्यस्तो समुदायका व्यक्तिहरू पनि त्यस्तो अलिकति छिप्पिसकेको व्यक्तिहरू पनि तालिममा अत्यन्तै रुचिपूर्वक सहभागी भइरहनु भएको छ त्यो अत्यन्तै महत्त्वपूर्ण कुरा छ जो युवाहरू हुनुहुन्छ उहाँ त पत्रकारिता भोलि हामी गरौँला पत्रकारिताले क्यारियर बनाउला भन्ने दृष्टिकोणले उहाँहरूको सहभागिता छ अलिकति उमेर ढल्केकाहरूको जुन सक्रियता मैले देखेको छु जुन सहभागिता मैले देखेको छु त्यो चाहिँ अत्यन्तै उदाहरणीय छ र त्यो अत्यन्तै महत्त्वपूर्ण छ र खासमा के हो भन्दाखेरि पत्रकारिताको सिप भनेको पत्रकारिताको शिक्षा भनेको जसले पत्रकारिता गर्नुहुन्छ जो पत्रकार बन्नुहुन्छ उहाँहरूको लागि मात्रै होइन पत्रकारिताको सिप भनेको त पत्रकारिता नगरेका भन्दा बाहेकलाई पनि जरुरी छ जसले पत्रकारिताको काम बुझ्न सको सकोस् पत्रकारिताले कसरी काम गर्छ भन्ने कुरा थाहा पाउन सकोस् र पत्रकारितालाई अभिभावकीय संरक्षण चाहिँ प्रदान गर्न सकोस् र त्यो दृष्टिकोणले यो तालिम अत्यन्तै महत्त्वपूर्ण मैले ठानेको छु विषयवस्तु रह्यो समाचार सङ्कलन लेखन र समाचारका विभिन्न आयाम कोणहरू विषय एकदमै व्यापक छ एक दिने तालिम सम्भवतः सम्भव नहुने शिक्षण कसरी अँगाल्नु भयो अनि यो जुन विषयवस्तु आयोजकहरूले छुट्याउनु भएको छ त्यो मैले छुट्याएको भन्दा पनि आयोजकहरूले आयोजकहरूले छुट्याउनु भएको हो विषय समय विषयवस्तुलाई हेरेर समय अत्यन्तै अभाव छ समय पुग्दैन होइन त्यति हुँदा पनि मैले यसलाई कसरी लिएको छु भन्दाखेरि एउटा त्यो ब्रेन स्ट्रोम गर्ने खालको अलिकति झकझक्याउने दृष्टिकोणले चाहिँ यो तालिम उपयोगी हुन सक्दछ जुन विषयवस्तुहरू आयोजकले छुट्याउनु भएको छ त्यो विषयवस्तुमा मात्रै फोकस भएर तालिम गर्ने हो भन्दाखेरि कम्तीमा सात दिन चाहिन्छ र त्यो पनि फुल समय चाहिँ पुरा समय चाहिन्छ चाहिन्छ तर यहाँ हामीलाई दुई दिन छ त्यो पनि पुरा समय हामीले उपलब्ध गर्न सकिरहेका छैनौँ विभिन्न समस्याहरू छन् तर त्यति हुँदाहुँदै पनि मेरो चाहिँ एउटा सहजकर्ताको दृष्टिकोण मेरो चाहिँ दृष्टिकोण के हो भन्दाखेरि यो तालिमबाट सम्पूर्ण ढङ्गले एउटा सक्षम पत्रकार उत्पादन गर्नुभन्दा पनि पत्रकारिताका सम्बन्धमा आवश्यक जुन जानकारी छ त्यो जानकारी दिने र उहाँहरूलाई झकझक्याउने भन्ने कुरा हो यसले गर्दाखेरि भोलि उहाँहरूले आफै पनि तयारी गर्न सक्नुहुन्छ र आवश्यक परेका खण्डमा उहाँहरूले अन्य तालिमको पनि खोजी गर्न सक्नुहुन्छ र कुनै न कुनै दृष्टिकोणले यो दुई दिनको तालिममा प्राप्त भएको ज्ञान चाहिँ एउटा रिफ्रेसर चाहिँ निश्चित रूपमा पनि हुन्छ कतिको सिक्नु पाउने चाहिँ मौका चाहिँ उहाँले पाउनुभएको छ उत्सुकता अत्यन्तै धेरै छ उत्सुकता अत्यन्तै धेरै छ जिज्ञासा अत्यन्तै धेरै छ र जहाँ उत्सुकता हुन्छ जहाँ जिज्ञासा हुन्छ त्यहाँ सिकाइको लेभल चाहिँ बढ्छ त्यहाँ सिकाइ चाहिँ हुन्छ तर यो त त्यसैले यो तालिममा चाहिँ सम्पूर्ण ढङ्गले सिक्नुभयो सम्पूर्ण ढङ्गले सिक्नुहुन्छ भन्ने मैले अपेक्षा राखेको छैन तर के छ भन्दाखेरि पत्रकारितासँग सम्बन्धित विषयवस्तुका बारेमा थोरै भए पनि उहाँहरूलाई जानकारी प्राप्त हुनेछ र त्यस आधारमा भोलिका दिनमा गएर उहाँहरूले स्व अध्ययन पनि गर्न सक्नुहुन्छ यसका रुचि लाग्यो भने त्यो रुचि लागेको विषयमा चाहिँ थप अध्ययन गर्न सक्नुहुन्छ स्व अध्ययन गर्न सक्नुहुन्छ र अन्य तालिमहरूमा पनि सहभागी हुने उहाँहरूले इच्छा व्यक्त गर्दाखेरि चाहिँ भोलिका दिनमा गएर राम्रै हुन्छ भन्ने मैले आशा राखेँ गरिरहेका छौँ आयोजकलाई के भन्नुहुन्छ आयोजकलाई मैले के भन्छु भने यो अत्यन्तै महत्त्वपूर्ण महत्त्वपूर्ण सन्दर्भ हो खास गरी नेवारी समुदायको कुरा गर्दाखेरि नेपालमा पत्रकारिताको इतिहासको कुरा गर्दाखेरि कुनै एउटा यस्तो बेला थियो कुनै एउटा यस्तो समय थियो जुन जुन बेलामा के छ भन्दाखेरि काठमाडौँले र यो नेवार समुदायले पत्रकारिताको नेतृत्व गरेको अवस्था थियो नेपाली भाषी पत्रिकामा पनि पत्र पत्रिकामा पनि नेवार समुदायको ठुलो बाहुल्य थियो नेवारी भाषामा पनि पत्र पत्रिकाहरू निस्कन्थे र राम्रै लोकप्रिय थियो होइन तर पछिल्लो समयमा आएर यो यो स्थितिमा चाहिँ गिरावट आएको छ कमी आएको छ कमी आएको छ अब कारण अब कारण खोतल्नुपर्छ हामीले कारण कारण खोतल्नुपर्छ कारण दुई तिनवटा कारण हुनसक्छ एउटा कुरा के छ नेपाली भाषाको डोमिनेसन पनि हुनसक्दछ नेपाली भाषाको डोमिनेसन डोमिनेसन हुनसक्छ हुनसक्छ एक भाषा नीति नै हो किनभने यसभन्दा अगाडि हामीले दुई हजार अन्ठाउन्नको कुराहरू सम्झ्यौँ भन्दाखेरि स्थानीय तहले केही भाषाहरूलाई चाहिँ नगरपालिकाको स्थानीय तहको कार्य सञ्चालनको भाषा मानेको थियो त्यसमा काठमाडौँ नगरपालिका पनि थियो ललितपुर पनि थियो जनकपुर पनि थियो राजविराज आदि इत्यादि पनि थियो तर त्यस बेलामा सर्वोच्च अदालतले तपाईँको सायद एक भाषा नीतिले नै आधार मानेर होला यसमा चाहिँ रोक लगाएको अवस्था थियो त्यो एउटा कारण कतै न कतै त्यसबाट त्यसबाट चाहिँ स्थितिमा अलिकति केही परिवर्तन आयो अर्को कुरो के छ भन्दाखेरि नेपाली सँगसँगै हाम्रो अङ्ग्रेजीको पनि डोमिनेसन भयो होइन अङ्ग्रेजी सिकेपछि सबै तोक सिकिन्छ भन्ने पनि एउटा मान्यता गयो अर्को कुरा के छ आफ्नो भाषाप्रतिको लगावमा चाहिँ कम हुँदै गयो आफ्नो भाषा सिकेर आफ्नो भाषा जानेर मेरा आवश्यकताहरू समाधान हुन सक्दैनन् मेरो समस्या समाधान हुन सक्दैन भन्ने बुझाइ कता कता चाहिँ नेवारी मात्रै होइन नेपालका अन्य भाषा भाषीलाई पनि भयो यी सबै कुरा तपाईँले व्यक्त गरिरहेको अवस्थामा चाहिँ मातृभाषा पत्रकारिता अब अथवा कमै भएको एकदम नेपालको सन्दर्भमा स्वीकार पर्छ स्वीकार पर्छ मातृभाषाको पत्रकारितामा चाहिँ कमी आएको छ निश्चित रूपमा अब मातृभाषामा पत्रकारिता गर्नु जरुरी छ किनभने मातृभाषामा पत्रकारिता गरेन भने यो सिकाएको प्रक्रिया पनि हो सिकाएको प्रक्रिया पनि हो जस्तै के छ भन्दाखेरि नेपाली भाषामा हुन्छ नेपाली नेपाली भाषामा पत्रकारिता नहुँदा के दुईवटा कुरा भएको छ नेपाली भाषा पत्रकारिता नहुँदाखेरि एउटा कुरा के भने नेपाली भाषाका माध्यमले जे कुरा दिएको छ त्यो कुरा मैले बुझ्नुपर्ने बाध्यता छ त्यो कुरा मैले बुझ्छु नम्बर एक नम्बर दुई नेपाली भाषा यदि मलाई राम्रो आउँदैन भन्दाखेरि त्यहाँबाट राम्रो कुरा लिन सक्ने स्थिति छैन त्यसले राखेर पनि के छ भन्दाखेरि आफ्नो कुरा बुझ्नका लागि आफ्नो कुरा राख्नका लागि आफूसँग सम्बन्धित सूचनाहरू लिनका लागि अन्तर्क्रिया गर्नका लागि आफ्नो अभिव्यक्तिहरू दिनका लागि मातृभाषाको पत्रकारिता अत्यन्तै महत्त्वपूर्ण छ मातृभाषाको पत्रकारिता भएन भने मातृभाषाको विकास पनि हुँदैन त्यसैले विद्वानहरूले के भन्नुभएको छ भन्दाखेरि पत्रकारिता भाषाको वाहन हो भने भाषा पनि पत्रकारिताको वाहन हो यदि पत्रकारिताको विकास भएन भने भाषा पनि विकास हुँदैन र भाषाको विकास भएन भने पत्रकारिता पनि विकास हुँदैन यो ठ्याक्कै हाम्रो नेपालमा चाहिँ अहिले देखिएको अवस्था छ गर्दाखेरि यो जुन अवस्था छ यो जुन स्थिति छ यो स्थितिलाई परिवर्तन गर्न यो तालिमहरूले यस्ता तालिमहरूले भूमिका निर्वाह गर्छ केही न केही यही सन्दर्भमा चाहिँ यहाँ प्रकाश दबुको अब भूमिका कस्तो हुन्छ अब नेपाल भाषाको पत्रकार क्षेत्रलाई माथि लानुको लागि चाहिँ नेपाल पत्रकार डब्बुले कस्तो खालको चाहिँ भूमिका खेल्नुपर्छ दुईवटा कुरा छ एउटा कुरा के छ भने पत्रकारिताको विकास त पत्रकारिताको विकासमा त नेवाद लाग्नै पर्ने हुन्छ अर्को कुरा के छ भने पत्रकारको विकास पत्रकार उत्पादन पनि गर्नुतिर लाग्नु पछिल्लो अवस्था हामीले देख्यौँ भने पाँच सात दस वर्षको अवस्था हामीले देख्यौँ पछिल्लो दशकको अवस्था हामीले हेऱ्यौँ भने यो नेवारी भाषी पत्रकार पनि कम भए काठमाडौँमा हामीले हामीले तुलना गर्दै गएका खण्डमा एक दशक अगाडि जुन नेवारी भाषी विदेशी पत्रकार जसले नेपाली नेपाली पत्रकार त नै नै गर्नुहुन्थ्यो होला त्यो स्थिति र आज के छ भन्दाखेरि दस वर्ष यताको अवस्थामा चाहिँ नेपाली भाषी नेवारी भाषी पत्रकार जो नेपाली भाषामा पनि पत्रकारिता गर्नुपर्ने थियो होला त्यो सङ्ख्यामा कम भयो यसले हुन्छ के भन्दाखेरि एकातिर त के छ भन्दाखेरि नेवारी भाषाको पत्रकारिताको विकास त अवरुद्ध भयो भयो अर्को कुरो के छ भने नेवारी भाषी पत्रकारहरू उत्पादन नहुँदा नेपाली भाषामा उनीहरूले काम गर्ने अवसर पाएनन् र नेपाली भाषामा काम गर्ने अवसर नपाउँदाखेरि नेवारी भाषाको कन्टेन्ट चाहिँ नेवारी समुदायको कन्टेन्ट नेवारी सभ्यताको कन्टेन्ट चाहिँ नेपाली भाषाबाट बाहिर आउन सक्ने स्थिति भएन भएन प्रोक्सिमिटी भएन त्यहाँनिर चाहिँ त्यसले गर्दाखेरि म यो सङ्गठन जुन छ यो सङ्गठनलाई मैले के आग्रह गर्न चाहन्छु भन्दाखेरि तपाईँहरूले एकैपटकमा दुईवटा काम गर्नुपर्छ एकात्र नेपाली भाषाको पत्रकारिताको विकास पनि गर्नु पऱ्यो भने नेपाली भाषी पत्रकारको सङ्ख्या पनि बढाउनु पऱ्यो सङ्ख्या भन्ने बित्तिकै जथावि सङ्ख्या बढाउनु होइन हामीले योग्य क्षमता भएका पत्रकारको सङ्ख्या बढाउनु पऱ्यो र मलाई लाग्छ यो तालिम चाहिँ यस दिशामा एउटा प्रारम्भ हो यो मैले अघि नै भने समय पर्याप्त छैन योग्य पत्रकार यसैबाट निस्किलान् भनेर म अपेक्षा गर्दिनँ बाटो बनेको छ बाटो बनेको छ प्रारम्भ भएको छ यसबाट हामी अगाडि जाउँ सहभागीहरूमध्येबाट वा अन्य सहभागीहरू पनि पनि हुनसक्छ तिनीहरूमध्ये छनौट गरेर पन्ध्र बिसजना पन्ध्र बिसजनाको दरले चाहिँ हामी अर्को तालिम गरौँ तिन दिने तालिम गरौँ पाँच दिने तालिम गरौँ होइन त्यसले गर्दाखेरि के छ भन्दाखेरि सिप र क्षमता चाहिँ अभिवृद्धि गर्नमा त्यसले त्यसले भूमिका निर्वाह गर्न सक्दछ र यहाँनिर चाहिँ यो नेवादबोको भूमिका यस दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण छ अवश्य पनि यहाँको सल्लाह र सुझाव यहाँ प्रकाश दबुले अवलम्बन गरेर जानेछ भन्ने आशा व्यक्त गरेर अन्तिममा यहाँको केही कुरा छ भने राखिदिनु नेपाल भनेको तपाईँको बहुभाषीहरू बहुजातीय संस्कृति भएको देश बहुसंस्कृति बहुजाति बहुभाषी देश हो यहाँनिर सबै भाषाको जबसम्म विकास हुँदैन सबै भाषाको जबसम्म विकास हुँदैन जबसम्म सबै जात जाति संस्कृतिको विकास हुँदैन तबसम्म सिङ्गो नेपालको विकास हुन सक्दैन सिङ्गो नेपालको विकास हुनका लागि पनि यहाँको अन्य जात जाति भाषाभाषीको विकास हुनु जरुरी छ त्यो दृष्टिकोणले राज्यको दायित्व त आफ्नो ठाउँमा छँदै त्यसका अतिरिक्त के छ भने सम्बन्धित जात जाति भाषाभाषीको पनि आफ्नो स्तरबाट पहल गर्नुपर्ने भूमिका हुन सक्दछ र त्यसै सन्दर्भमा जुन यो तालिम भइरहेको छ यो एउटा प्रारम्भ हो भोलिका दिनमा गएर यसलाई हामीले अझै निरन्तरता साथ दिउँ काठमाडौँमा छु म यतिखेर उपत्यकामा छु म सम्पूर्ण नेवारी समुदायले पनि के आह्वान गर्न चाहन्छु भन्दाखेरि यो भाषा हाम्रो हो संस्कृति हाम्रो हो तपाईँ हामी अगाडि बढेर यसलाई जोगाउनलाई नकसियो खण्डमा चाहिँ अरूले जोगाइदिन्न होइन हामीले नै जोगाउनु पर्ने हुन्छ त्यसले गर्दा पहिलो दायित्व हाम्रो हो बाँकी हाम्रो भूमिका भनेको सहयोगीको भूमिका हुन्छ म यस कार्यक्रम मार्फत एउटा प्रतिवेदन के के व्यक्त गर्न चाहन्छु भने पत्रकारिताको विकासको लागि पत्रकारको को विकासका लागि यदि मेरा तर्फबाट कुनै भूमिका हुनसक्छ भने म जुनसुकै बेला पनि तयार छु अवश्य न वेकन धाइदिएको वेकैको गहन भूमिका छ वेकन ठ नेपाल भाषा क्षेत्र याट र नेपाल भाषा पत्रिका गु गुहाली अनि गु खलाद अवश्य न उगु गुहाली याप्ले चोछाय बगुजी याप्ले लुमङ्की बगुजी रहेछ आला ज्याजु छ बचाको छि दिपा पाके हुने ठौए ज्याजु लाखट लाकस नेपाल देशे फेसन डिजाइन कोर्स चार वर्ष या ब्याचलर डिग्री तक आख बना ग्रेजुएट चुइता चालिस वर्ष अनुभव दुगु नेपाया नापाङ्गु वा छगुहेजक नमुना कलेज अफ फेसन टेक्नोलोजी सम्पर्क चार तिन सात सात दुई सय एक चार तिन सात सात दुई सय एक नमुना कलेज अफ फेसन टेक्नोलोजी बाँसबारी काठमाडौँ निगा खुसी बजाको देपाटुका हाना सका छिकमिन लस्को सेना चुनको जुला ज्याजो लाखटा लाकस जिखा छिकमिन ज्या कामी बिगेन त्रादर अनि ठुगु ज्याजो छिकमिन रेडियो उपत्यका चेना सफटिको मेगाहर्ज मार्फत जिमजा न्याना चुनन दिगु जुला सिन ठौ ज्याजो लखटना कलेति छ न्या पत्रकार राष्ट्र दबुया तालिम विभाग निनुयंक ता पत्रकारिता तालिम बु मेकअप सम बियादिल ओ तालिम ना पसम मन्दिरच्या खलाबला ब्याक चुनको जुला दिपासवा न्या जिस ठुगु तालिम विभाग या संयोजक सुरजवीर बैचारे नाप ठुगु तालिमे मु प्रत्येक रुपे झाइदिमा धर्मेन्द्र झा वेक नेपाल पत्रकार महासङ्घ या पूर्व नायन ज्योति वेकना पछिसँग खलामलाम ब्याको गुजुरासिने आरसा झिना टुगु टालिमे झाइडिपि टालिमे बोटे कापिनीको वेकअपनि अनुभव कागु टाटुना वेकना पखना वेकअपिना पखना बला ब्याको गुजुला चास टुकु टालिमे बोटे का ढुङ्गा वेकअपिनिगु अनुभव गठे जुलाले नेन पाकी हुने ठाउँ ज्याजो लखटा लखसा जी बिबी ससाके जी नेवा एफएम 106 दशमलव छ मेगा हर्स पाखे ठाउँ ठो नेवा राष्ट्रिय पत्रकार दबु पाखे गोसागु गोसागु अनलाइन पत्रकार विशेषण गु तालिम दु त्यो तालिमे सहभागी जु खनाजी छौको चाहिँ त्यसको लैता साथीहरूले थौने चाहिँ त्यो अन थौने नेपाली सञ्चार माध्यमले छौ त्यो प्रविधि युग जुल नाप्न चाहिँ त्यो छौको अनलाइन पत्रकारिता यु थौने तक्ले रिसेन्टली त्यो त्यसको चाहिँ प्रभावकारी त्यो मल्टिमिडियाका ठाउँ हनुवे छौँ त्यो अनलाइन पत्रकारिता तालिम ह्याको नीति नेवा राष्ट्रिय पत्रकारिताको यो त सुभाएन देशना जुन नाप्न चाहिँ थ्याउ ज्याजोले त्यो छौको ठाउँ नुपुस्ताई त चाहिँ सञ्चार माध्यम माध्यमै सञ्चार माध्यमना जोरिया छौ कुटो चोसा भयो जो सुबा जी महर्जन थोन्युवा पत्रकार राष्ट्र दबुइना दु ज्याजोले जी छम भाका यो ख खगेना जिम छ चाहिँ पत्रकार त्यो छु पत्रकार त्यो जी सोचाइनु गलत चिज त थो चाहिँ केना छिया छौ या त सही ढङ्ग हो खन् खन्डहरू पत्रिका थियो पत्रिकाति थो धे भएकोमा या त ख दानैपिङ खुन सोचाइ न तर चाहिँ मकुरीहरू जिम्मेवार थन या ट्रेनिङ सिल पत्रिका थियो ज्या थियो तस कहाँ थाहा चिज खा थमा मेप्नु पाहाँ चोया कना मेपना छिता जनता तेज सुचम पिपति ज्याज्या पत्रकार ज्या ढिउ चान्जन खमको तस्कने ठाकुर ज्या ख मेप्नु दके छिउन बुझे ज्या सुचम बितन ख मखु दक थम सिका सुचम पि माउ ज्या तस्क ठाकुर ख थ पत्रकार त ज्याना जपि दके सन जिन मोरी मोरी धन्यवाद धन्यवाद बिमा छा हा इम छ एना जिन सुचम पावे ज्या चौ ज्या जिन थौ या थन ट्रेनिङ या सिल जिगुनाचन कृतिका बजारे ख आथन निनु जिन तालिमका हिसाबमा पत्रकारिका सुधाइरे जिम छ मस्यु जिसु मस्यु मला जिस न्युज पेपर बोनी ठुकी ठुकी न्युज हेर्ने न्युज यहाँ बेला घेना भन्छ यसो न्युज बना थुया सिलकै के उके जुन चाहिँ नि घेना एउटा न्युज तयार हे घेना यामा गुली दुःख यामा धाइ उठे नि झिसानी ऊ चाहिँ ठुलो क्या मतलब सोही बेला झिसाउँछ त्यसै गुली अफ उठेछ छ हो मलाई त थर्नुवा चाहिँ घेना या चाहिँ सिल जुन त चाहिँ त्यो अवसर सिकी सिकि यो के कि धोप्ती लागि चाहिँ नि धन्यवाद थौ थौ पत्रकार राष्ट्र ऊ पाक्ने जुन तालिम जुग्यो ऊ ओके चाहिँ तस्खैन ले त ठुकै पार्टिसिपेट जुइखन छ रा छ जुन पत्रकारिताकै थिए इन्ट्रेस्टको दयामा गएको अब के छौँ इन्भल्भमेन्टमा जो थ चाहिँ पत्रकार राष्ट्रियता बुना चाहिँ तसक तर होपट्टि छ प्लेटफर्म बिउ सर्वसाधारण सर्वसाधारणभित्र जो चाहिँ अनलाइनतिर इन्ट्रेस्टेड जु पत्रकारिता सम्बन्धी डाइरेक्ट इन्डाइरेक्ट इन्ट्रेस्टेड जु तर इन्भल्भमेन्ट चाहिँ छ यापट्टि अले थ नेक्स्ट स्टेप चाहिँ दुनि पत्रकारितातर्फ यहाँ घिउ लिइरहेको चाहिँ छौ अवसर बिउ उठेछौँ कि अहिले हान्न चाहिँ आफ्नो वरिष्ठ पत्रकार पनि अनलाइन के सना दिपी सक्ने थन इन्ट्रेक्सन या खाना त तस्कन लेता जुनी तस्कन बाला कि जो जुगुना रेणुका बजाचार्य ख प्रेस छापा पत्रकार भरिभरिया भरिभरि नौख बाहन्न त्रिपन्न साल बाखिन चाहिँ अनलिप या चाहिँ नि चिठो टेलिभिजन जर्नलिस्ट मिनो जयन चुनो हाल पाँच छ वर्ष त अहिले मुख्य न चाहिँ जुन ठो नेवा राष्ट्रिय पत्रकार दबुना जुन ठो थौँ योपट्टि थौँ निनो यो दिन ठुके चाहिँ नि जुन क्लास चाहिँ जुन टोइटोडो एकदमै प्र्याक्टिकल एकदमै पनि सम पत्रकार जुई मास्ते हो पिजको चाहिँ पत्रकार जुया पनि प्रोफेसनल्ली पत्रकारिता यानसम्पिन द लागि चाहिँ नि एकदमै माओपट्टि छौ आधारभूत खान नाप्नामा चाहिँ नि जुन नेपाल सरकार यो एनयु खजुल आचार संहिता यो खजुल ठचापट्टि खडा एकदमै म पत्रकार जुया चाहिँ सिक्किममा नि थन निठाउँहरू हामी गएपट्टि क्लास हेर्न चाहिँ नि सिके चाहिँ नि 你们三个，哥呀，说。 किन ना चाहिँ झिमोपट्टि अझ जुन स्किल्ड हो नि उकरा चाहिँ इन्हेन्स जो झिम्न ट्याका छन् जिउ नारामा कर्ण जेठ खा जी पठाइन छैन वै उखा अनुभव ढामाला एकदम यहाँ के चाहिँ तालिम गया थिएँ खास लागि यो क्या तालिम काट्न यो सर्टिफिकेट न डुजी ठो चाहिँ एकदम व्यावहारिक खण्डो अहिले फुक्क फुक्क यहाँ अठेर खाएर जिन् ढामा पो कम्नी म बच्चा झालकै मजो न जोट हो जे ज्योतिक Kitipul पाकेँ nyawa IPM nasan jalan ada tu. जुन पत्रकार त्यो तालिम बिउको थियो उगे एकदमै योग्य जनशक्तिको लागि चाहिँ एकदमै भरपुर ग्वाली नादी ग्वाली आउरियो चाहिँ जो अपेक्षा थियो आठुके नुनु तालिम गराउने अनलाइन व बारे आचार संहिता पत्रकार पत्रकारसम्म योग्य पत्रकारको लागि छिसङ्गिना न्यानाउनमा उठे नेवा पत्रकारको लागि न छिसङ थुके थो तालिममा चाहिँ एकै ग्वाली भिडियो चाहिँ ताकत न थरे प्रोग्राम चाहिँ छिसङ भविष्य न एनाउन वा चाहिँ थाहा थाहा छे गुल्न नेवा पत्रिका दु गुल्न नेवा एफएम दु गुल्न अब नेवा खेले जुयाचोङ्गो त्यो पत्रकारिता चाहिँ हपापी हिसाब मेमे उठासेन उना चाहिँ चिसो थोरै थोरै तालिम चाहिँ व्यवस्थित रूपमा यहाँ हुँदो अझ बाँधे थियो त्यहाँका मेरो नाम राजेन्द्र खड्गी जिस सागन उयाखो थो तालिम जिल्ला यो कोही बाला त छारे साठ पत्रिका सम्बन्धी थियो जीवन जोरी जोर तालिम ख अरे थो तालिम खन जिता यो कोही ज्ञान बिगुड अरे मिडियाकै गयो अनि म अहिले मिडिया वासा म चाहिँ व्यक्तिगत सम्पर्क चाहिँ मिडिया गे चोरी धायो खा चाहिँ ठोकिन जिन ठुका ढो कि तालिम बिपिन ठोक सपिन्ट अहिले थो आयोजना पनि यहाँमा नेवा पत्रिका राष्ट्रिय डबेता नै यक योको बे धन्यवाद नमस्कार मेरो नाम चाहिँ किरण श्रेष्ठ घर पर्वत म एज कानुनको विद्यार्थी अहिले चाहिँ यो तालिमबाट चाहिँ मैले धेरै नै कुरा जानकारी पाएँ पत्रकारिता भनेको के हो पत्रकारिता चाहिँ भनौँ न अब मिडिया प्रिन्टदेखि लिएर तपाईँको चाहिँ अनलाइन पत्रकारिता भनेको के या आदि कुराहरूलाई बुझ्ने नजिकबाट बुझ्ने अवसर पाएर अलिकति प्रबुद्ध सम्बन्धित क्षेत्रका प्रबुद्ध व्यक्तिहरूसँग नजिक हुने अवसर पाएकोमा नयाँ पत्रकार देवलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु धन्यवाद लप्पा जिगुना र माथुलादर बज्राचार्य जी चाहिँ ठो मिडिया खेले नुमै तिनी तिन महिना तिन दट सरलाई यो रे सामुदायिक रेडियो एकता नाइन्टी टू टू पोइन्ट फोर मेगा हर्जे चाहिँ जी नेपाल भाषा यो लोकौँ हगुमे ज्याजो चाहिँ झाँका वया चनको ख जे आताको चाहिँ छकन तालिममा कया नि पहिलो चाहिँ जी तालिम कया तालिमे चाहिँ एकदमै जी नुनु खन सिल जी जे तालिम चाहिँ मकया नि निनुयङ्क जुगु तालिमे चाहिँ निनुए जी चना पहिलो तालिमे चाहिँ सुरुले चाहिँ जी तस्कै नाजामा पत्रकार वरिष्ठ पत्रकार धर्मेन्द्र झान चाहिँ समाचार सङ्कलन लेखनी बारे चाहिँ क्लास कया दिल एकदमै एकदमै बालक क्लास कया दिल एकदम समेत ठुइक समाचार गेना चुयो समाचार गेना सङ्कलन यायो समाचार गेना गेना चुयो ओ बारे चाहिँ एकदमै बालक क्लास कयादिल उपलब्धि त यो चाहिँ म सपिनसन आ जी चाहिँ सेका म थन हान छौ छुदु छुन ढाँसा ठो जु तालिमे चाहिँ पत्रकार त जके मखु सेनी पत्रकार मखु क्षेत्र चौपिन योकै डो ट्रेनिङ कावपि एजा चाहिँ इम्सन समाचार यो गेना चोयो गयो अथि जिर यो चिज चाहिँ वेकअप इन्सन ठुकु ठुका कालजी जिन सेका उपलब्धि जी उपलब्धि त ये जी चाहिँ सेका गेना चोयो गेना अथि यहाँ यो चिज त चाहिँ जी चाहिँ ठुइका सेका अवश्य न ज्याजो यहाँको यहाँको इन भ्यामला ढुङ्गुको सङ्केत इट प्राविधिक पासा बि ढुङ्गुको हुने उमे ज्याजो लक्टन लक्न छ ताम्नाकार समाज भवन लक्टन लका अनु युवा न्युवा दबुया तालिम विभाग गोसाले ज्याचोङ्गु उगु ज्याजोले लक्टन उगु ज्याजो या छोपटी चा मसिका छोपटी जानकारी चेकपिन्ट बियाको छ ज्याजो लक्टन लका चेकपिन्ट हरेक शनिबार बुधबार युनेसिया पेटा इ या बुख लिपा यिनडी फेगु ज्याजो खट अले ठाउँ ज्याजोले दिस तालिमे सहभागी जुपी भाजुमे जुपी दिसे तालिम विभाग संयोजक भाजुना प खलाबला अब अवश्य ठाउँ जे जो चिकबिन यला दिइरहेको आशा फलस कसे जे ठाउँ जे जोसँग बायो भनेको उजा फना चन खोजिला अनि मेघ वाले मेघ ठा लक्ट लगा मेघ गतिविधि जना भएको बच्चा बि उइटक बा सुबह जेमा भए